प्रेमदत्त राजमार्गमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु नौजना घाइते एकको अवस्था गम्भीर सरकारले वितरण गर्ने केही निशुल्क औषधिको देशभर अभाव तत्काल अभाव टर्ने सम्भावना कम बझाङमा कुपोषणको अवस्था बुझ्न बाल स्वास्थ्य महाशाखाले विशेषज्ञ सहितको टोली पठाउने जिल्लामा कुपोषणका कारण सडचालिस प्रतिशत बालबालिकामा पुडकोपन र आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइदिए नेपालमा आज धेरै उल्का वर्षा हुने अनुमान प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु भीमदत्त राजमार्गमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ गैराती एक बजेको समयमा डोटीबाट धनगढ़ीका लागि गुडेको ना छ ख सोह्र एकानब्बे नम्बरको शैलेश्वरी यातायातको बस राजमार्गको फल्टुडे भन्ने स्थानमा दुर्घटनामा परेको हो उक्त दुर्घटनामा मृत्यु हुनेमा ठेगाना नखुलेका अन्दाजे छब्बीस वर्षीय योगेन्द्र बिक रहेका छन् भने अर्का मृतकको परिचय विवरण नखुलेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ दुर्घटनामा अन्य नौजना घाइते भएका छन् ती मध्येका एकजनाको अवस्था गम्भीर रहेको छ गम्भीर घाइते हुनेमा अत्तरिया नगरपालिका चारका महावीर कडायत रहेका छन् उनको टाउकोमा चोट लागेको छ बस सड़कबाट बाट एक सय मिटर तल खसेको जनाइएको छ बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरले जनाएको छ यसैबीच दशरथचन्द्र राजमार्ग अन्तर्गत डडेलधुरा बैतडीको सीमा नजिक हिजो दिउँसो बस दुर्घटना हुँदा गर्भवती महिला सहित सातजना घाइते भएका छन् घाइते हुनेमा बैतडी शिवलिङ तीनकी बाइस वर्षीय नन्दादेवी बोहरा बैतडी पुडचौडीका छब्बीस वर्षीय वीरेन्द्र साउद र अडतीस वर्षीय जनक साउद रहेका छन् यस्तै अन्य घाइतेमा बझाङ स्याडी एककी अठाइस वर्षीय लक्ष्मी खड्का बझाङ स्याडी एकका छब्बीस वर्षीय नरेश खड्का बझाङ स्याडी चारका छब्बीस वर्षीय कृत बोहरा र बझाङ दौलीचौरका सातका लोकेन्द्र बहादुर बोहरा पनि रहेको प्रहरी जवान गणेश विष्टले जानकारी दिनुभएको छ लक्ष्मी गर्भवती समेत रहेको र उनको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार हुन नसक्दा कैलाली रेफर गरिएको प्रहरले बताएको छ अन्य घाइतेको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको छ धनगढ़ीबाट बझाङका लागि छुटेको सुदूरपश्चिम यातायातको नाचार ख चौसठी छ्यासी नम्बरको बस दिउँसो साढे बाह्र बजी डडेलधुराको अनारखोली अस्थायी ट्राफिक पोस्टको दुई किलोमिटर डडेलधुरातिर भालुमारेमा अर्को गाडीलाई साडिदिने क्रममा चिप्लिएर दुर्घटनामा परेको बताइएको छ सरकारले वितरण गर्ने निशुल्क औषधिको अभाव देखिन थालेको छ झन्झटिलो खरिद प्रक्रियाकै कारण अभाव हुन थालेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ झाडापाखला र आउँको समस्या धेरै देखिने वर्षाको यो बेला झन औषधिकै अभाव देखिएको छ महाशाखाका निर्देशक डाक्टर भीमसिंह तिङ्करीका अनुसार झाडापखला र आउ परेका बिरामीलाई दिने जोल ट्याब्लेटको अभाव भएको छ मेट्रोनिडिया जोलको अभाव हुँदा को महामारी देखिए उपचारमा नै समस्या आउन सक्छ यो औषधि सहित अभाव देखिएका अरू केही औषधि खरिदका लागि भर्खरै मात्र ठेक्का दिइएको तिङ्करले बताउनु भएको छ तर ठेक्का दिएको दुई तीन महिनापछि मात्रै औषधि नेपाल आइपुग्ने भएकाले तत्काल अभाव टर्ने सम्भावना भने नरहेको उहाँले बताउनु भएको छ खरिद प्रक्रियाको झन्झटका कारणले गर्दा नै सरकारले सत्तरी प्रकारका औषधि निशुल्क दिने भने पनि त्यस अनुसारको काम अझै हुन सकेको छैन अहिले चालिस प्रकारका निशुल्क औषधिको खरिदमा पनि समस्या भइरहेको विभागका कर्मचारीले बताएका छन् बझाङको समग्र कुपोषणको अवस्था भयावह रहेको भन्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य महाशाखाले विशेषज्ञ सहितको टोली जिल्लाका विभिन्न स्थानमा परिचालन गर्ने भएको छ सबै खाले कुपोषणको अहिलेको अवस्था सत्र प्रतिशत भन्दा माथि रहेको बझाङ जिल्लालाई विश्व स्वास्थ्य संगठनले कुपोषणका हिसाबले संकटकालीन अवस्थाको घोषणा गरी यसको जोखिम कम गर्ने उद्देश्यले शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न लागेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाक्टर मिलन सिलवालले बताउनु भएको छ बझाङमा कुपोषण समस्याका कारणले हुने पुड्कोपन सडचालिस प्रतिशत उमेर अनुसार कमतौल हुने समस्या उनातिस प्रतिशत र ख्याउटेपन आठ दशमलव छ प्रतिशत रहेको जानकारी गराउँदै शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका डाक्टर सुनिल गजुरेलले भन्नुभयो कुपोषणका कारण यहाँको समग्र विकासमा अवरोध भइरहेको छ यसको कारण पत्ता लगाएर दीर्घकालीन समाधानको प्रयास गरिनेछ नेपाल सरकार युरोपियन युनियन युनिसेफ र कामना हेल्थ नेपालको सहयोग तथा साझेदारीमा एकजना चिकित्सक सहित जनस्वास्थ्य विषयमा स्नातक दसजना अन्य स्वास्थ्य कर्मीले जिल्लामा नौजना नौवटा कुपोषण सम्बन्धी बहिरङ्ग उपचार केन्द्र स्थापना गरेर जिल्लाभरिका कुपोषित बालबालिकाको उपचार गर्ने डाक्टर गजुरीले बताउनु भएको छ गाविस स्तरमा हुने विभिन्न खोप अभियानमा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाई त्यही अनुसार उपचार तथा परामर्श सेवा दिनका लागि एक वर्षसम्म यस्ता केन्द्र सञ्चालनमा रहने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ छात्रामा अज्ञात रोग देखिएपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माध्यमिक विद्यालयमा हिजोदेखि पठन पाठन नै बन्द गरिएको छ विद्यालयमा कक्षा आठ नौ र दश कक्षामा अध्ययनरत छात्रा दिनहौं एकाएक बेहोस हुन थालेपछि विद्यालय नै बन्द गरिएको हो विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठकले आगामी सोमबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको एक अभिभावक दिनेश सिंहले जानकारी दिएका छन् उनले भनेका छन् आज पनि एक्कासी दसजना छात्रा बेहोस भएका थिए विद्यालयमा आउने बित्तिकै छात्र बेहोस हुने र त्यसपछि चिच्याउने गरेको बताइएको छ मंगलबारदेखि लगातार छात्रामा देखिएको समस्याका कारण बिहिबारसम्म तीस भन्दा बढी छात्र बिरामी भएको विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर सिंहले बताउनु भएको छ बिरामी भएका छात्र बेहोस हुने र त्यसपछि चिच्याउने गरेका छन् उहाँले भन्नुभयो विद्यालयमा बिरामी भएका छात्रलाई अभिभावक बोलाएर उनीहरूको जिम्मा लगाइएको छ छात्रामा अनौठो रोग देखिएपछि विद्यालय नै बन्द गरिएको हो यसरी छात्र अनौठो रोगले बेहोस हुने समस्या देखिए पनि कारण भने पत्ता लाग्न सकेको छैन पहिरोले खानेपानी पाइप बगाउँदा बैतडीको रुद्रेश्वर ढिलासेनी र दुर्गम तल्लो स्थानीय बासिन्दा खोलाको दूषित पानी पिउन बाध्य भएका छन् रुद्रेश्वर पाँच ठुलासेनीमा लगातारको पानीसँगै आएको पहिरोले गत हप्ता खानेपानीको पाइपलाइन बगाएपछि गाउँमा खानेपानीको समस्या भएको हो पाइपलाइनको तीन चार ठाउँमा पहिरो जाँदा रुद्रेश्वरको वडा नम्बर पाँच ठुला सैनिका चौध परिवार र डिला सैनी वडा नम्बर छका बीस परिवारलाई खानेपानीको समस्या भएको स्थानीयवासी शिवसिंह धामीले जानकारी दिएका छन् उनले भने खानेपानीको पाइप पहिरोले बगाएपछि खोलाको दूषित पानी पिउन बाध्य भएका छौं यस्तै जिल्लाको दुर्गम उधेरी गाविसमा वडा नम्बर सातमा रहेको मच्याल खानेपानी आयोजना बन्द हुँदा स्थानीय बासिन्दालाई खानेपानीको समस्या भएको छ गएको जेठ बाह्र गते परेको अविरल वर्षाका कारण खानेपानीको पाइप बगाएको स्थानीयवासी नारायण सिंह मेहताले बताएका छन् खानेपानीको पाइप बगाउँदा सो ठाउँका पैंतिस परिवारलाई समस्या परेको छ यसै गरी सिद्धपुर गाविस वडा नम्बर छमा रहेको कालिका माविमा आउने पानीको मुहानमा पहिरो जाँदा गएको शनिबारदेखि विद्यालयमा पानी आउन छाडेपछि समस्या भएको छ विद्यालयमा आउने पानीको मुहानमा पहिरो खस्दा पानी अवरुद्ध भएको विद्यालयका प्रधान नरबहादुर कुँवरले जानकारी दिनुभएको छ कञ्चनपुरलाई लोड सेडिङ मुक्त जिल्ला घोषणाको माग राख्दै आएको अखिल क्रान्तिकारीले नेपाल विद्युत प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरेको छ क्रान्तिकारी विद्यार्थी संगठनले विगतदेखि आफूले उठाएको मागबारे विद्युत कार्यालय महेन्द्रनगरले व्यवस्था गरेको भन्दै विद्युत प्राधिकरण वितरण केन्द्र वितरण शाखा कार्यालय महेन्द्रनगरका प्रमुख महेन्द्र पाण्डेको कार्यकक्षमा तालाबन्दी गरेको हो विद्युत कार्यालयको लापरवाहीका विरूद्धमा बाध्य भएर प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका विद्यार्थी नेता वीरेन्द्र सिंह विष्टले बताउनु भएको छ विद्युत कार्यालयले कञ्चनपुरका जनतालाई अन्धकारमा राखेर विभिन्न ठूला उद्योगसँग कमिशन खाएर बेच्ने गरेको विद्यार्थी संगठनको आरोप रहेको छ उनीहरूले विद्यालय उनीहरूले विद्युत कार्यालय महेन्द्रनगरले कमिशनमा विद्युत बेचेर बढी लोड सेडिङ गरेको आरोप लगाएका छन् उता विद्युत प्राधिकरण महेन्द्रनगर शाखाका सहायक इन्जिनियर गणेश बहादुर चन्दले लोड सेडिङको तालिका ग्रिडबाट नै निर्धारण हुने भएकाले कार्यालयले त्यो बाहेक घडबड गर्न नसक्ने जनाउनु भएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ जिल्ला सदरमुकाम खलङ्गाबाट हेलिकप्टर मार्फत यार्सा गुम्बा ढुवानी भएको छ यस सिजनको पहिलो पटक व्यापारीहरूले हेलिकप्टर चार्टर गरी यार्सा ढुवानी गरेका हुन् सिमरिक एयरको हेलिकप्टर चार्टर गरी एकै दिन पैंचालिस किलोग्राम यार्सा गुम्बा दार्चुलाबाट काठमाडौँ ढुवानी भएको हो स्थानीय जयसिंह महराको पन्ध्र किलोग्राम मन्जु बुदियाल राजु दाहाल र दानसिंह बुढाथोकीको दस दस किलोग्राम यार्सा व्यापारी चन्द्र थकालीले खरिद गरी ढुवानी भएको हो हालसम्म जिल्लाबाट पाँच सय तेह्र किलोग्राम यार्चा निकासी भएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ यार्सा निकासीबाट अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले एक करोड़ अठाइस लाख पच्चीस हजार रुपियाँ राजस्व संकलन गरेको छ दार्चुलाबाट वर्षनी आठदेखि नौ क्विन्टल यार्सा निकासी हुने गरेको कार्यालयको तथ्याङ्क रहेको छ साना सिंचाई सहकारी सिंचाई तथा प्लास्टिक पोखरी निर्माणका लागि निवेदन दिन कृषकहरूमा जिल्ला कृषि विकास कार्यालय डडेलधुराले आग्रह गरेको छ कार्यालयको आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरको वार्षिक कार्यक्रम अनुसार सहकारी खेती साना सिंचाई तथा मलबेउ सहकारी सिंचाई र प्लास्टिक पोखरी निर्माण तथा मर्म सुधार कार्यक्रमका लागि कार्यालयमा रितपूर्वक निवेदन दिन कार्यालयले अनुरोध गरेको छ कृषकले निवेदन साथ समूह तथा कृषि सहकारी दर्ता प्रमाणपत्रको प्रतिलिपि योजनामा गर्न बसेको समूह सहकारीको निर्णयको प्रतिलिपि साना सिंचाई तथा प्लास्टिक पोखरीका लागि एक सय र सहकारी सिंचाइका लागि तीन सयको राजस्व सहित कृषकलाई निवेदन दिन आग्रह गरिएको जिल्ला कृषि विकास कार्यालय डडेलधुराका वरिष्ठ कृषि विकास अधिकृत दिनेश प्रसाद सापकोटाले जानकारी दिनुभएको छ गरिबी उन्मूलनमा युवाको प्रतिबद्धता उत्पादन र उपभोगमा आत्मनिर्भरता भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय युवा दिवस आज नेपाल सहित विश्वभर मनाइँदैछ सन् उन्नाइस सय उनासैदेखि अगस्तको बाह्र तारिकलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउन थालिएको हो राष्ट्रसंघले पन्ध्रदेखि चौबिस वर्ष उमेर समूहका व्यक्तिलाई युवा वर्गमा राखेको छ नेपालमा आज धेरै उल्का वर्षा हुने अनुमान गरिएको छ नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार साउन दुई गतिदेखि सक्रिय भएको उल्का वर्षा आज धेरै हुने सम्भावना रहेको छ यी उल्का वर्षाको गति प्रति सेकेण्ड साठी किलोमिटरसम्म हुने सोसाइटीका अध्यक्ष एवं खगोलविद सुरेश भट्टराईले बताउनुभयो पृथ्वीको झण्डै सत्तरी किलोमिटर माथि वायुमण्डलमा घर्षण पैदा भएपछि उल्का वर्षा हुने उहाँले बताउनु भएको छ पुत्रे ताराले सूर्यको परिक्रमा गर्ने क्रममा खसेका टुक्रा पृथ्वीको वायुमण्डलमा तीव्र गतिमा ठोकिँदा देखिने उज्यालो नै उल्का वर्षा हो पुष्ले ताराले सूर्यको परिक्रमा गर्न एक सय तेत्तीस वर्ष लगाउँछ र यो क्रममा सूर्यको नजिक पुग्दा तापले पुष्ले ताराको पुच्छर टुक्रिँदै खस्ने गर्छ जब पृथ्वीले सूर्यको परिक्रमा गर्दा पुष्ले ताराको कक्ष नजिक पुग्छ तब ती टुक्रा पृथ्वीको वायुमण्डलमा ठोकिने गर्छ उल्का वर्षलाई नेपाली जनजीवनमा तारा खसेको पनि भन्ने गरिन्छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा दुर्घटनाहरू भएका छन् दशरथ चन्द राजमार्ग र भीमदत्त राजमार्गमा भएका दुई बस दुर्घटनाका समाचार हामीले प्रस्तुत गरिसकेका छौं अब